मेरो रहर तिम्रो छेउ आई हसे केही रहर बिन संभालिए रखो मेरो रहर बुझेरा छुआई हसे रहर बिन ಮದೀನ आफ्नै दय छ उज्यालो लत्याएर सुन्ने आफै परेको छ आफूभित्र गुम्सिएर रात आफ्नै दय छ उज्यालो लत्याएर मरेको पवित्र गुम्सिएर त्यसैले बिन्ती छ यस्तै आत्मा मेरो रहर प्युम कोही भन्छन् रात पनि बग्ने खुला जस्तै हुन्छ कोही भन्छन् मन पनि बाटो बेगर बार्ने हुन्छ कोही भन्छन् रात पनि बग्ने खुला जस्तै हुन्छ कोही भन्छन् मन पनि बाटो बेग बार्ने हुन्छ त्यसैले बिन्ती छ